नमस्कार म नायक मुकेश ढगाल यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा कार्यक्रम एक्सन कट ने भेंट अत्याचार धेरै भयो तेरो अन्य बाँकी छ बदला तलाई लिनु छ खेला अझै बाँकी छ बदला ओके मैले लिइसकेँ अब तेरो नामको सुपारी सुपारी नेपाली कथनक चलचित्र सुपारीको गीत यहाँले सुनिरहनु भएको छ अब प्रदर्शनको लागि तयार भइसकेको छ सुपारी र सुपारीमा सबै कुरा समावेश भइसकेको छ गीत सङ्गीत रोमान्स सँगसँगै द्वन्द्वको पक्षलाई पनि फिल्म सुपारीले फोकस गरेको छ अब फिल्म चाँडै नै प्रदर्शनमा आउँदैछ जेडको दोस्रो साताबाट यो फिल्म प्रदर्शनमा आउँदैछ फिल्मबाट निर्माण युनिट निकै आशावादी रहेको छ फिल्मले राम्रो व्यवहार गर्ने कुरामा र फिल्मलाई शिव घिमिरेले निर्देशन गरेका हुन् र शिव घिमिरेले गजबको काम गरेको कुराकानी गर्दै आइराखेका छन् र फिल्मलाई राम्रो बनाउनुको लागि मैले सक्दो प्रयास गरिरहेको छु र योभन्दा अगाडि साना फिल्म बनाइसकेका शिव घिमिरेले सुपारीमा निकै मेहनत र राम्रो काम गर्दै आइराखेका छन् फिल्ममा झर्ना थापा गजित विष्ट लगायत गायक कलाकारको प्रमुख भूमिका रहेको छ फिल्म चाँडै नै प्रदर्शनमा आउँदैछ कार्यक्रमको सुरुवातमै मैले सुपारीको गीत राखेको थिएँ र सुपारीको युनिट पनि अब चाँडै नै चितवनमा आउने कुराकानी छ र उपत्यका बाहिर र भित्रका मेजर मेजर स्टेसनमा फिल्म सुपारी प्रदर्शनमा ल्याउने कुराकानी भइराखेको छ जेडको दोस्रो साताबाट र त्यसपछि भने यो फिल्म विदेशमा पनि सो गरिने कुराकानी रहेको छ र रिलिज अगाडि केही स्थानमा च्याटी सो गरिने कुराकानी त छ तर तर च्यारिटी सो हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ र फिल्मका सहनिर्देशक हुन् सुमन चापगाई र फिल्मका निर्माता तथा प्रस्तुति हेराकुमारी सहायको रहेको छ भने राजेन्द्र श्रेष्ठ सूर्य किरणको सङ्गीत रहेको छ फिल्म सुपारीका गीतहरूमा कविराज र राकेश शाहीले चाहिँ फिल्मको गीतहरूका नृत्यको जिम्मा लिएका थिए भने सम्राट बस्नेतको द्वन्द रहेको फिल्मलाई खिच्ने काम महेन्द्र थापाले गरेका छन् र गजित सँगसँगै झरना थापा सँगसँगै अन्य कलाकारको नाम लिने हो भने रमेश शाही सपना केसी विवेक स्वाई शरण डङ्गोल क्रिजापुरी लगायतका कलाकारको पनि प्रमुख भूमिका रहेको छ सुपारी र सुपारीको यो गीत सँगसँगै जानकारी सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रमको नाम हो एक्सन कट र एक्सन कट आउने गर्छ प्रत्येक सातको शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू र प्रदर्शन भएर गइसकेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सबबाट जानकारी साथसाथमा चलचित्रकर्मीसँगको रमाइलो कुराकानी पनि प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा सुरुवातमा मैले सुपारीको गीत राखेँ टाइटल ट्र्याक यहाँले सुनिसक्नु भएको छ इन्फर्मेसन पनि मैले राखिसकेको छु र अब कुराकानी गर्छु ब्ल्याक नाइट र ब्ल्याक नाइट यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ र फिल्मले निकै राम्रो व्यापार गरेको छ नारायणगढमा भने यो फिल्म प्रदर्शनमा आउन सकिराखेको छैन अब चाँडै नै सिनेमा प्रदर्शन मा आउने कुराकानी भइराखेको छ मधुसूदन भट्टराई फिल्मका निर्देशक हुन् राज बाफो गोर्खाली हुन् र युवा युवतीको कथा भनिएको छ ब्ल्याक नाइटलाई विशेष त युवा युवतीले चाहिँ हेर्नुपर्ने फिल्म सँगसँगै अभिभावकले पनि हेर्नुपर्छ है यो फिल्म किनकि आफ्नो छोराछोरीहरूलाई राम्रो बाटोमा लैजानको लागि अभिभावकको के दायित्व हुन्छ आफ्नो छोराछोरीहरू के गरिराखेका छन् कतै बिग्रेका त छैनन् यो विषयवस्तुलाई चाहिँ फिल्मले उठाउन खोजेको छ स्पेसली सडक बाल बालिकाको कथा हो ब्ल्याक नाइटमा र यो फिल्म यतिखेर प्रदर्शन भइराखेको छ भने हो यही मायाको कुराकानी गर्छु हो यही माया हो अब चाँडै प्रदर्शनमा आउँदैछ जेठ दस गतिबाट दिपक श्रेष्ठले फिल्मको निर्देशन गरेका हुन् र अब खोरै कुराकानी गर्छु लभ फर एभर यानि कि माया सदाबार र माया सदाबार असार चौध गते प्रदर्शनमा आउँदैछ फिल्मका प्रस्तुतकर्ता राज आचार्य हुन् राज आफैमा एक कलाकार पनि हुन् र शङ्कर आचार्यले फिल्मको निर्देशन गरेका छन् है अब शङ्कर आचार्य को हुन् भन्दा उनी एक कलाकार हुन् प्राय नेगेटिभ क्यारेक्टरमा हामीले देख्न सक्छौँ शङ्कर आचार्यलाई र उनले अब लभ फर एभर यानि कि माया सदाबार लिएर दर्शकलाई माया गर्न आउँदैछन् अब दर्शकले स्वीकार्छन् या स्वीकार्दैनन् दर्शकले यिनलाई माया गर्छन् या गर्दैनन् फिल्मलाई माया गर्छन् या गर्दैनन् त्यो भने हेर्न बाँकी छ कलाकारको कुराकानी गर्ने हो भने सुमिना घिमरे गजित विष्ट राज आचार्य शङ्कर आचार्य लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र उनले मिडियामा भनिराखेका छन् कि फिल्म सेक्स साइकोलोजीमा आधारित चाहिँ फिल्म होइन तर ग्ल्यामर्स भन्ने कुरालाई चाहिँ फिल्मले देखाउन खोजेको छ र फिल्म निकै राम्रो बनेको कुराकानी गरेका छन् गीत सङ्गीतको कुराकानी अलिकति उठाएका छन् साथसाथमा कथावस्तुको कुराकानी उठाएका छन् लोकेसनको कुराकानी उठाएका छन् र सब्जेक्ट हेर्ने हो भने त गजबको सब्जेक्ट चयन गरेको पनि भनेका छन् फिल्मले राम्रो व्यापार गर्ने कुरामा निकै आशावादी रहेका छन् र सुमिना घिमिरेको जीवनभन्दा अगाडि धेरै फिल्महरू आइसकेका छन् र वास्तवमा एउटा हिरोनी भनेर चिनाउने काम गरेको छ लभ फरेभरले नायिका सुमिना घिमिरेलाई र नायिका सुमिना घिमिरेले गजबको एक्टिङ गरेको कुराकानी पनि उनले गर्दै आइराखेका छन् शङ्कर आचार्यले निकै तारिफ गरेका छन् शङ्कर आचार्यले नायिका सुमिना घिमिरेलाई अब काम के कस्तो छ फिल्मले के कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ र प्रोमो हेरिरहँदा अलिकति सेक्स साइकोलोजीमा आधारित हो कि भन्न पनि सकिन्छ र उनीसँग पनि बुझ्दा शङ्कर आचार्य जो निर्देशक हुन् उनीसँग बुझ्दा नायिका सुमिना घिमिरे अलिकति फरक क्यारेक्टर क्यारेक्टरमा देखेकी छिन् र